यो घटना दुई वर्ष अघिको हो मेरो दाईको विवाह छ वर्ष अगाडि भएको थियो मेरो भाउजू मेरै उमेरको हुनुहुन्थ्यो त्यसैले चाँडै नै हामी देवर भाउजूभन्दा मिल्ने साथी भएका थियौँ मेरी भाउजू गोरी राम्री तथा मिलेको जिउ भएको हुनुहुन्थ्यो तर पनि मैले कहिले भाउजूलाई नराम्रो दृष्टिले हेरिनँ मेरो दाई र भाउजू काठमाडौँ बस्नुहुन्थ्यो म चाहिँ प्रायः गाउँमै बस्थेँ दाईहरू बस्ने घरमा सबै एउटै परिवार जस्तै थिए घरबेटी पनि आफ्नो यस्तो व्यवहार गर्दथे घरबेटीको जेठो छोरो राहुल मिलनसार पढाइमा राम्रो थियो त्यसैले ऊ कहिलेकाहीँ दाइको कोठामा आएर छोरालाई पढ्न सिकाएर बस्थ्यो राहुल उन्नाइस वर्ष जतिको थियो गोरो राम्रो केटा थियो मेरो दाई जागिर हुनुहुन्थ्यो भने भाउजूको तिन चार चाहिँ कोठामै बित्थ्यो यस्तैमा दाई पटक पटक अफिसको कामले पन्ध्र दिनको लागि उपत्यका बाहिर जानुभएको थियो दाई बाहिर जानुभएको दुई दिनपछि मेरो काठमाडौँमा काम परेकोले म आएँ तर मेरो काम दस दिनपछि मात्र हुने भयो त्यसैले म दाईको कोठामा जाने विचार गरेँ जानु अघि मैले भाउजूलाई फोन गरेँ भाउजूले फोन उठाउनु भयो र आफू बाहिर घुम्न निस्केको फर्कन अलि समय लाग्ने बताउनु भयो म दिउँसोको घाममा कहाँ जानु बरु दाइकी कोठातिर गएर कसैकोमा बसौँला भन्ने सोचेर उतैतिर लागेँ तर म त्यहाँ पुग्दा घर सुनसान थियो सायद सबै बाहिर गएको होलान् तल कोठाहरू सबैमा ताला लगाएका थिए र म भाउजू यिनीहरूसँगै बाहिर निस्किनु भएको रहेछ भन्ने सोच्दै माथि घरबेटी बस्नेतिर लागेँ त्यहाँ पनि कोही थिएन अनि म आज बाहिरै बस्नुपर्ने भयो भन्ने सोच्दै दाई बसेको फ्ल्याटमा गएँ तर त्यहाँ ढोकामा ताला लगाएको थिएन म ढोका नजिक पुगेर ढोका आउन आँटेको त मैले भित्रबाट भाउजू र कोही केटा मान्छेको आवाज सुने अनि भाउजूले मलाई बाहिर छु भनेर कोठामा नै हुनु र भित्र केटा मान्छेको पनि आवाज सुन्नाले मलाई शङ्का लाग्यो यसैले मैले आवाज ननिकाली चेक गर्ने विचार गरेँ मैले यताउता हेरेँ नजिकमा एउटा टुल देखेँ अनि बिस्तारै त्यो टुल तार्ने त्यसमाथि चढेर ढोकाको भेन्टिलेसनबाट चियाएर हेरेँ भित्रको घटना देखेर म एकपटक त छक्क परेँ भित्र खाटमा भाउजू आफ्नो लगाएको म्याक्सी कमरसम्म सारेर उत्तानो परेर सुत्नुभएको थियो र घरबेटीको छोरो राहुल चाहिँ अर्धनङ्ग अवस्थामा भाउजूको योनीमा मुख गाडेर छाटिरहेको थियो म यो देखेर पहिला त छक्क परेर हेरिरहेँ केही बेरमा खल्तीबाट मोबाइल निकालेर त्यो दृश्य खिच्न थालेँ राहुलले केही बेर योनी चाटेपछि अब भाउजूले उसलाई उठाउनु भयो अनि आफू पनि उठेर कन्डमको प्याकेट खोली उसको लिङ्गमा लगाइदिनु भयो त्यसपछि भाउजू फेरि उत्तानो पर सुत्नुभयो र राहुललाई आफूमाथि चढ्नु भन्नुभयो राहुल भाउजूमाथि चढ्यो अनि भाउजूले उसको लिङ्ग समाएर आफ्नो योनिमा सिधा पारेर राहुललाई लिङ्गभित्र छिराउनु भन्नुभयो उसले आफ्नो लिङ्गलाई भित्र ढकाल्यो र बिस्तारै म चिन्न थाल्यो तर चार पाँच धक्का दिँदैमा उसको माल झरेछ क्यारे ऊ स्थिल भयो अनि भाउजूले उसलाई आफ्नो माथिबाट हटाउन थाल्नुभयो म चाहिँ हतार हतार टुलबाट ओर्ली टुललाई पहिलेकै ठाउँमा राखिदिएँ र बरन्डाको साइडमा लुकेँ केही समयमा राहुल भाउजूको कोठाबाट निस्किएर यताउता हेर्दै आफ्नो फ्ल्याटतिर गयो भाउजू चाहिँ नुहाउनको लागि बाथरुम छिर्नुभयो अनि म पनि लुकेको ठाउँबाट भित्रतिर आएर सिडीमा बसिरहेँ केही बेरमा भाउजू नुहाएर पेटिकोट मात्र लगाएर बाहिर निस्किनुभयो भाउजूको स्तन पेटिकोटबाट बाहिर फुत्केला चाहिँ गरिरहेका थिए मलाई त्यहाँ देखेर छक्क पर्दै लाज माने चाहिँ गरी कतिखेर आउनुभयो भनेर सोध्नुभयो मैले भर्खर आइपुग्दैछु भनी जवाब दिएँ भाउजूले मलाई कोठामा बस्नु भन्नुभयो र आफू कपडा लगाउन जानुभयो केही बेरमा भाउजू कुर्ता सुरुवाल लगाएर आउनुभयो तर मेरो आँखामा चाहिँ भाउजूको अघिको रूप छलझली आइरहेको थियो अनि भाउजू मेरो लागि खाना बनाउन थाल्नुभयो म चाहिँ टिभी हेर्दै आज चान्स मार्ने योजना बनाउन थालेँ भाउजूले खाजा तयार पारेपछि दुवैजना गफ गर्दै खाजा खान थाल्यौँ खाजा खाइसकेपछि भाउजू तपाईँ बस्दै गर्नु म छोरालाई लिन स्कुल जान्छु भने बाहिर निस्किनु भयो म चाहिँ मोबाइलमा भाउजूको अघिको सेक्स क्लिप हेर्न थालेँ यो हेरेपछि मलाई खपिन सक्नुभयो र हस्तमैथुन गर्न थालेँ पन्ध्र मिनट जोडले हल्लाएपछि मेरो ज्वाला शान्त भयो केही समयपछि भाउजू छोरालाई लिएर आउनुभयो छोरो मलाई देखेर खुसी भयो अब भाउजू खाना बनाउने तयारीमा लाग्नुभयो म चाहिँ छोरोलाई गृह कार्य गराउन थालेँ खाना तयार भएपछि भाउजूले खाना खान बोलाउनु भयो र हामी किचनमा गयौँ खाना खाइसकेर म र छोरो टिभी हेर्न थाल्यौँ भाउजू पनि भाँडा धोइसकेर आउनुभयो यति बेलासम्म छोरो निदाइसकेकोले भाउजू छोरोलाई सुताउन थाल्नुभयो म चाहिँ ल्यापटप चलाउन थालेँ भाउजू छोरोलाई सुताइसकेर कपडा बदलेर आउनुभयो यति बेला भाउजूले सुत्दा लगाउने पातलो खालको म्याक्सी लगाउनु भएको थियो म चाहिँ भाउजूमा आज कामले उन्मत्त भएकी देवी रति देखिरहेको थिएँ भाउजू म आएर बस्नुभयो म चाहिँ भाउजूको अहिलेको मोबाइलमा भएको भिडियो कपी गरेर ल्यापटपमा राख्न लागेँ भाउजूले यो देखेर बाबु यो के भिडियो हो हेरौँ न भन्नुभयो मैले पनि राम्रो मौका पाएँ चाहिँ लागेर हुन्छ भन्दै भिडियो प्ले गरिदिएँ भाउजू भिडियोमा आफ्नो यौन दृश्य देखेर बोल्न नसकी अभाव हुनुभयो अनि बल्ल डराउँदै बाबु यसबारेमा कसैलाई नभन्नु ल म बरु तपाईँले जे भने पनि मान्छु आज राहुलले मलाई वाइन खान कर गर्यो अनि सँगै बसेर हामीले वाइन खाएको अनि खाएको तालमा चल्दा चल्दै यस्तो भयो प्लिज बाबु कसैलाई नभन्नु ल भन्नुभयो मैले पनि मौकाको फाइदा उठाउँदै भने हुन त हुन्छ तर मेरो एउटा शर्त छ भाउजूले के शर्त भन्न सोध्नुभयो मैले तपाईँ मसँग पनि सेक्स गर्नु है त भने भाउजूले भन्नुभयो म त तपाईँको आफ्नै भाउजू हो म कसरी तपाईँसँग सेक्स गर्न सक्छु मैले भने त्यो राहुलसँग गर्न हुने मसँग चाहिँ किन नहुने झन् तपाईँ मेरो भाउजू भएपछि म यसबारेमा कसैलाई पनि भन्दिनँ अनि कसैले शङ्का पनि गर्ला कि भन्ने डर पनि हुँदैन गर्नुहुन्न भने म यो भिडियो अरूलाई देखाइदिन्छु तपाईँ आफै विचार गर्नुहोस् अब भाउजू बाध्य भएर अप्ठ्यारो मानि मानि स्वीकृति जनाउनु भयो अब म ल्यापटप छोडेर भाउजूलाई चलाउन थालेँ मैले म्याक्सी बाहिरबाटै भाउजूका स्तन समाएर मल्न थालेँ भाउजूका स्तन ठुला र नरम थिए अनि बिस्तारै भाउजूको म्याक्सीलाई कम्मरतिर फर्काउन थालेँ भाउजूका सेता तिग्रा देखेर मेरो हतियार छ इन्चको भइहाल्यो र फर्काएर मैले भाउजूको पेन्टी पनि फुकालिदिएँ भाउजूले योनीको सबै रौँ हटाएर एकदम सफा बनाउनु भएको रहेछ अनि म भाउजूको योनी चलाउन थालेँ मैले भाउजूको योनी च्यातेर टिसीलाई जिब्रोले चलाउन थालेँ भाउजूको योनीबाट मूल फुट्न थाल्यो अघिसम्म अप्ठ्यारो मानिरहनु भएको भाउजू अब मजा लिन थालिसक्नु भएको थियो त्यसपछि मैले आफ्नो प्यान्ट र कट्टु खोलेँ मेरो छ इन्चको लामो लिङ्ग देखेर भाउजूले तपाईँको हतियार त तपाईँको दाईभन्दा पनि ठुलो रहेछ भन्नुभयो मैले भाउजूलाई जिस्काउँदै भनेँ अनि राहुलको भन्दा नि हजुरले भन्नुभयो उसको त झन् सानो छ त्यो त वाइनको सुरमा उसले चल्दा चल्दै गरेको हो त्यही पनि पहिलोपटक भएर होला चाँडै फल भयो मलाई त मजा नै भएन नि मैले अब म मजा दिउँला नि भाउजू माथि चढेर मेरो हतियार भाउजूको योनीभित्र छिराउन थालेँ भाउजूको योनीमा धेरै पानी आइसकेकोले मेरो लिङ्ग सजिलै भित्र छिर्यो म अब बिस्तारै मचिन थालेँ केही बेर मचिएपछि भाउजूले म माथि आउँछु ल भन्नुभयो अनि मैले मचिन रोकेर लिङ्गलाई योनीबाट बाहिर निकालेर खुट्टा सारेर पछाडि हात टेकेर बसेँ हजुरले उठेर आफ्नो सबै कपडा खोलेर मेरो काखमा बसेर लिङ्गलाई समाई योनीभित्र छिराउनु भयो अनि तलमाथि गर्न थाल्नुभयो म चाहिँ भाउजूको स्थान खेलाउन लागेँ केही बेर गरेपछि भाउजूले म त गले अब तपाईँ नै गर्नुहोस् भन्नुभयो त्यसपछि मैले त्यत्तिकै भाउजूलाई पल्टाएर आफू चाहिँ माथि चढेँ अनि फेरि जोडसँग मचिन थालेँ भाउजूको योनी पानीले भरिएकोले क्याच क्याच आवाज आइरहेको थियो केही बेरको मचाइपछि मेरो लिङ्गले भाउजूको योनिभरि छाडिदियो म केही बेर भाउजूमाथि नै सुतिरहेँ केही बेरमा हामी फेरि अर्को यौन लडाइँको तयारीमा लाग्यौँ त्यस रात मैले भाउजूलाई चारपटक विभिन्न पोजिसनमा पेलेँ भाउजूले पनि मेरो पेलाइलाई खुब मजा लिनुभयो मैले भोलिपल्ट घर फर्किने योजना बनाएको थिएँ तर त्यो दस दिन म त्यहीँ बसेँ र मैले प्रत्येक रात भाउजूलाई पेलेर बिताएँ त्यसपछि पनि मैले मौका मिलाएर भाउजूलाई बेला बेलामा पेल्ने गर्थेँ अहिले मेरो पनि विवाह भइसक्यो तैपनि हामी मौका मिल्न साथ यौन खेल खेल्ने गर्छौँ